पारी तिमी र म हुँदा जे सोचेको ती कुरा नहुँदा बसेको छोरो बसेको छोरो आँसुले मुधो अन्तिम चिठी सानो तिमीलाई के लेखौँ बसेको छु बसेको छु आँसुले मुख अन्तिम चिठी सानो तिमीलाई के लेखम खोइ बसेको छु आँसुले मुख अन्तिम चिठी सानो तिमीलाई

कस्ता आउँछ झर्को झन् धेरै स्पष्ट बसेको छु बसेको छु आँसुले मुगो अन्तिम चिठी सानो तिमीलाई के लेखम बसेको छु रोई बसेको छु रोई आँसुले म अन्तिम चिठी सानो तिमीलाई के लेखम र बसेको छु रोई आँसुले म अन्तिम चिठी सानो तिमीलाई